नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सम्झना अब खबर विस्तारमा उच्च स्तरीय राजनैतिक समितिको बैठक आज बस्दैछ यसअघि तय गरिसकेर दुई पटक स्थगित भएको बैठक आज दिउँसोको लागि बोलाइएको छ अपरान्न चार बजेपछि उच्च स्तरीय राजनैतिक समितिको कार्यालय नयाँ बानेश्वरमा बोलाएको बैठकमा संविधान सभा चुनाव अध्ययनका विषयमा छलफल हुनेछ दलहरूबीच विवादित रहेको निर्वाचन थ्रेसहोल्ड संविधान सभा सदस्य संख्या उम्मेद्वार बन्नुअघि सार्वजनिक गर्नुपर्ने सम्पत्ति विवरण लगायतका विषयमा दलहरूबीच कुरा मिल्न सकेको छैन आज तिनै विवादित विषयमा सहमति गर्ने विषयमा छलफल केन्द्रित हुने नेताहरूले बताएका छन् विवादित विषयको सहमतिपछि मात्रै संविधान सभा चुनावको मिति घोषणा गर्ने या पहिला चुनावको मिति घोषणा गरेर मात्रै निर्वाचन ऐनमा सहमति खोज्ने भन्नेमा पनि दलहरूबीच एकमत छैन हिजो नै दलहरू गर्ने उच्च स्तरीय राजनैतिक समितिको बैठक गरेर चुनावको मिति घोषणाका लागि सिफारिस गर्ने बताए पनि बैठक नै बस्न सकेन मन्त्री परिषदको बैठक आज बस्दैछ अहिले केही बेरमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य सिंहदरबारमा बस्ने बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ संविधान सभा चुनावको तयारी सुरक्षा निकायको सरुवा बढ़ुवा लगायतका विषयमा छलफल हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ निर्वाचन विषयमा छलफल भएपछि राजनैतिक समितिले विवाद नमिलाएको कारण चुनावको मिति घोषणाको सम्भावना भने देखिएको छैन निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदैछ बुधबार सल्लाह आयोगमा पचहत्तरवटा दल दर्ता भएको निर्वाचन आयुक्त दोलक बहादुर गुरूङले जानकारी दिनुभयो उहाँका अनुसार बिहिबारका लागि पनि दुईवटा दल दर्ताको प्रक्रियामा छन् तर सरकार विरोधी आन्दोलनमा रहेका नेकपा माओवादी लगायतका दलले पनि अझै दल दर्ता गरेका छैनन् यसअघि दुई सालमा भएको संविधान सभाको चुनावमा पचहत्तरवटा दल दर्ता भएका थिए भने चौनवटाले संविधान सभामा भाग लिएका थिए निर्वाचन आयुक्त गुरूङले सरकारले अनुरोध गरेको अवस्थामा भने फेरि दल दर्ता हुन सक्ने जानकारी दिनुभयो महिला हिंसा अन्त्यको लागि दबाव दिने उद्देश्यले अखिल नेपाल महिला संघले राष्ट्रिय सम्मेलन गर्दैछ महिला विरूद्ध हुने सबै प्रकारको हिंसा अन्त्य गरौं समृद्ध र मर्यादित मानव समाजको निर्माण गरौं भन्ने नाराको साथ संघले काठमाडौँमा दुई दिने सम्मेलन आयोजना गरेको हो सम्मेलनले एमाले अध्यक्ष सम्मेलनको एमाले अध्यक्ष चरणनाथ खनालले आज दिउँसो साढे बाह्र बजे उद्घाटन गर्ने कार्यक्रम छ सम्मेलनमा महिला हिमसन्ते र सशक्तिकरणका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख शान्ति अधिकारीले बताउनुभयो उहाँका अनुसार सम्मेलनमा सातवटा कार्यपत्र प्रस्तुत गरिनेछ ती कार्यपत्रमाथि छलफल र सुझावका आधारमा राष्ट्रिय घोषणापत्र जारी गर्ने उहाँले जानकारी दिनुभयो यसअघि तीन महिने घरदेलो अभियानका क्रममा आएका सुझाव र गुनासाका आधारमा संघले सातवटा कार्यपत्र तयार पारेको हो देशमा फितोलो कानूनी व्यवस्थाको कारण महिलामाथि हिंसा झन बढ्दै गएकाले सम्बन्धित निकायको ध्यानकर्षण गराउन राष्ट्रिय सम्मेलनको आयोजना गरेको अधिकारीले बताउनुभयो सम्मेलनमा देशभरका सात सयजना महिला प्रतिनिधि सहभागी हुनेछन् झापा दमकका भूपाल राईले गैराती आफ्नै पत्नीको हत्या गरेका छन् दमक पन्ध्रमा होटल व्यवसाय गर्ने राईले धारिलो हत्या प्रहार गरेर पत्नी गंगाको हत्या गरेको प्रहरीले जनाएको छ घटनापछि भूपाल फरार रहेका छन् उनको खोजी भइरहेको प्रहरीले जनाएको छ अमेरिकाले गरेको ड्रोन हमलामा पाकिस्तानमा विद्रोह गरेका एक कमान्डर मारिएका छन् उत्तर पाकिस्तानको मिरान इलाकामा भएको हमलामा तालिबान विद्रोहीका दोस्रो तहका कमान्डर बलियर रहमानको मृत्यु भएको हो सुरक्षा अधिकारीले उनी दोस्रो तहका नेता भएको दावी गरे पनि तालिबानले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन पाकिस्तानमा गत छ हप्तादेखि ड्रोन हमला भएको थिएन गत हप्ता मात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो ड्रोन हमला नीति सकारात्मक भएको दावी गरेपछि भएको यो पहिलो ड्रोन हमला हो चिनिया ह्याकरहरूले पेन्टागनको हतियार डिजाइन सम्बन्धी नेटवर्कको जानकारी हात पारेको आरब अमेरिकी रक्षा मन्त्रालयले लगाएको छ पेन्टागनको डिफेन्स बोर्डले हालै तयार गरेको एक प्रतिवेदनमा ह्याकरले फाइटर जेटदेखि मिसाइल डिफेन्ससम्मको जानकारी हात पारेको एक अमेरिकी रक्षा अधिकारीले जनाएका छन् चिनिया ह्याकरले लडाकु विमानका साथै मिसाइल डिफेन्स प्रणालीको समेत जानकारी लिएको उक्त प्रतिवेदनले जनाएको छ चिनिया राष्ट्रपति श्री जिनपिङले आगामी सात अमेरिकाको भ्रमण गर्न लागेको समयमा हतियार डिजाइन सम्बन्धी नेटवर्क चिनिया ह्याकरले हात पारेको समाचार सार्वजनिक भएको हो र काठमाडौँमा जारी गोर्खाको फुटबलमा आज दुईवटा खेल हुँदैछ आज हुने पहिलो खेलमा दिउँसो दुई बजे नेपाल आर्मीले टुसाल युथ क्लबको सामना गर्नेछ त्यस्तै आज दिउँसो चार बजे हुने दोस्रो खेलमा मनाङ र संकता बीच प्रतिस्पर्धा हुने भएको छ प्रतियोगिता अन्तर्गत हिजो भएको पहिलो खेलमा एपीएफले मफसलको बी डिभिजन लिग च्याम्पियन देशभक्त युवा क्लबलाई दश एकको भारी अन्तरले पछि पार्यो उसका लागि राजेन्द्र रावलले चार गोल गरेका थिए त्यस्तै गरी हिजो नै भएको दोस्रो खेलमा ए डिभिजन च्याम्पियन थ्री स्टारले आस्ट्रेलिया पाँच गोलले पछि पार्यो पार्दै एक खेल खेल्नु अगाडि नै अघिल्लो चरण प्रवेश गरेको छ हवस् त बिहान एघार बजेको अर्पण खबर सकियो म सम्झना बिदा हुन्छु नमस्कार